देश तथा विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि कार्यक्रम मुक्तक माला लिएर हामी उपस्थित भइसक्यौँ म मदन भण्डारी रहनेछु तपाईँहरू समक्ष एघार बजीसम्म अनि मलाई साथ दिनुहुनेछ प्रविधि संयोजनमा कविता श्रेष्ठजीले तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W dot radio vision dot com dot NP गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार ढुङ्गा माटो थुपार्दैमा छानु हाल्दैमा घर नहुँदो रहेछ ढुङ्गा माटो थुपार्दैमा छानु हाल्दैमा घर नहुँदो रहेछ गाउँ चाहिँ सौम्य शान्त र शालिन सहर नहुँदो रहेछ विश्वासघातले दिएको दुर्दान्त पीडाबोधपछि थाहा भयो मनमा खोट हुनेको बाछा कसमको भर नहुँदो रहेछ मनमा खोट हुनेको बाछा कसमको भर नहुँदो रहेछ यो कच्छपको मुक्तक उदास कार्कीजीको उदास कार्कीजी काठमाडौँबाट नियमित रूपमा हामीहरू समक्ष यसरी नै आउनुहुन्छ मिठो माया बोकेर आउनुहुन्छ गच्छपको मुक्तक लिएर आउनुहुन्छ म नजिक नजिक हुन खोजिरहँदा चाहे पर पर सरोस् तापनि म नजिक नजिक हुन खोजिरहँदा चाहे पर पर सरोस् तापनि म उनको हुन नसक्नु चाहे उसको सिउँदो अर्कैले बरोस् तापनि लालायित हुने रहेछमन एक छलको हेर्न एक लवज सुन्नको लागि आफूले असीम माया गरेको मान्छेले चाहे घृणा गरोस् तापनि आफूले असीम माया गरेको मान्छेले चाहे घृणा गरोस् तापनि वाह यो गजबको मुक्तक मैले अर्को मुक्तक राखेँ उदास कार्कीजीको नै काठमाडौँबाट मुक्तकार उदास कार्कीजीले मुक्तक मालाप्रति गर्नुभएको यो माया सधैँ प्रगाढ बनोस् सधैँ काडा बनोस् गहिरो बनोस् उदास कार्कीजीका यिनै दुई मुक्त खराबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको बसाइमा पनि मसँग तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू साथैमा छन् सवाल जवाफ मुक्तक पनि छ मसँग म मुक्तक आलो पालो झोड्दै जानेछु कार्यक्रम सुन्दै गर्नुहोस् ल समयले अनौठो मोड लिएको छ समयले अनौठो मोड लिएको छ र नियतिले पनि चोट दिएको छ यही कारण मैले लेख्न छाडेको हुँ अचेल कलमको मसी सकिएको छ अचेल कलमको मसी सकिएको छ ओहो यसरी सक्नु भएन नि यो मुक्त प्रजित कुमारजीको थुम्पोकरा आठ स्याङ्जा बायाँ खोला सिक्रे उहाँको घर हो प्रजित कुँवरजी पनि नियमित रूपमा आउनुहुन्छ यसरी नै मिठो माया बोकेर हामीहरू समक्ष अर्को मुक्तक म लिइहाल्छु श्रोता कार्यक्रममा मसँग मुक्तक छ अर्जुन कुमार शाहजीको पासो लगाई प्राण त्याग गरिसकेको हुन्छु ओहो पासो लगाई प्राण त्याग गरिसकेको हुन्छु यमराजको शरणमा छिट्टै परिसकेको हुन्छु तिमी उता पराईसँग रमाउँदै गर्दाखेरि तिम्रो वियोगमा यता म मरिसकेको हुन्छु तिम्रो वियोगमा यता म मरिसकेको हुन्छु मुक्तकले जति निराश निराश उदास उदास बनाउन खोजे पनि मन चाहिँ दह्रो बनाउनुपर्छ हामीले र मनलाई उज्यालो बाटोतर्फ धकेल्नुपर्छ यो मार्मिक मुक्तक अर्जुन कुमार शाहजीको दैलेख उहाँको घर हो दुल्लु नगरपालिका आठ हाल उहाँ प्रवासमा हुनुहुन्छ अर्जुन कुमार शाहजी मुनि सशक्क पार्नुभयो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ रिता खड्काजीको छटपटीमा मैले पनि धेरै आँसु पिएकाले छटपटीमा मैले पनि धेरै आँसु पिएकाले दिनरात सधैँभरि पागल जस्तै थिएकाले विश्वास दिलाऊ अब फेरि छोडी जान्न भनेर समयको दोष ठानी माफी मैले दिएकाले समयको दोष ठानी माफी मैले दिएकाले ओहो काले तपाईँ भाग्यमानी रिता खड्काजीले निकै मिठो मुक्तक लेखेर पठाउनुभयो बलाय खर्क पाँच उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग देउ भाइ किराँचीको सबैको भाग्यमा सुत्नलाई डलप हुन्छ कहाँ हो नि है सबैको भाग्यमा सुत्नलाई डल्लभ हुन्छ कहाँ मान्छे धेरै हुन्छन् सबैको मतलब हुन्छ कहाँ यति साह्रो हेपेर चाहिँ नबन्नुहोला मासै हामीले अरबमा बेलसा नहाने हजुरको तलब हुन्छ कहाँ हामीले अरबमा बेलसा नहाने हजुरको तलब हुन्छ कहाँ आफ्नो पीडा मुक्तकमा यसरी लेख्नुभयो देव भाइ किराँतजीले मोरङमाको घर हो हाल उहाँ परदेशमा हुनुहुँदो रहेछ अर्को मुक्तक म लिँदैछु गोविन्दा केसीजीको अह घर गृहस्थी हेरिनु तिमीले अह घर गृहस्थी हेरिनु तिमीले समाजलाई पनि टेरिनु तिमीले दिनहु परपुरुष देखे साथमा खराब बानी कहिले फेरिनौ तिमीले खराब बानी कहिले फेरिनौ तिमीले ओहो गोविन्द केसीजी चित्रे धरमपानी स्याङ्जाबाट आउनुभयो यसरी हाम्रो कार्यक्रममा अब भने श्रोता हामी पहिलो गीत सुन्नुहोला मसँग अहिले मौलिक सृष्टिको मुक्तक रहेको छ नवल परासी उहाँको घर हो हाल देश बाहिर भनेर लेख्नुभएको छ निकै मिठो गीत छ मिठो मुक्तक मौलिक सृष्टिको सँगै म जोड्न चाहन्छु यो ज्यान तिम्रै शरणमा छ चरणमा छ यो च्यान तिम्रै शरणमा छ चरणमा छ चाहे होस् प्राप्ति नै चाहे हरणमा छ लेखान्तको हर बुधमा तिम्रै छ नाम माया जीवन त जन्म छ मरणमा छ माया जीवन त जन्म छ मरणमा छ फुलको थुङ्गा माथि मुटु फुलको थुङ्गा माथि मुटु तिम्रै चरणमा अब जिन्दगी जुनी जुनी तिम्रै चरणमा हो फुलको सुङ्गा माथि मुटु फुलको सुङ्गा माथि मुटु तिम्रै चरणमा अब जिन्दगी जुनी जुनी तिम्रै चरण विश्वासले चल्ने गर्छ मेरो जिन्दगी संसारमा अमर भन्नु रहेछ पिरती फुलको छुङ्गा माथि मुटु फुलको छुङ्गा माथि मुटु तिम्रै चरणमा अब जिन्दगी जुनी जुनी तिम्रै चरण अब जिंदगी जुनी जुनी तिमरे चरण देखें ती मिलाई सोचे तिमीलाई मागे तिमीलाई देखे तिमीलाई सोचे तिमीलाई मागे तिमीलाई फुलको महल छाती भित्र राखे तिमीलाई हो फुलको महल छाती भित्र राखे तिमीलाई सम्झे तिमीलाई मागे तिमीलाई जिन्दगी जुनी जुनी तिम्रै चरणमा अब जिन्दगी जुनी जुनी तिम्रै चरणमा मौलिक श्री सिक मुक्तकरा यो मिठो गीत तपाईँले श्रोता कार्यक्रम मुक्तक मेलामा सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा हुनुहुन्छ तपाईँहरू म तपाईँहरूकै खराबहरू लिइरहेको छु छल्न र पछि पर्दैन मान्छे छल्न र पछि पर्दैन मान्छे आफ्नैसँग फाट्नपछि पर्दैन मान्छे पैसाको लागि मान्छे यस्तो बनियो कि मान्छे नै काट्नपछि पर्दैन मान्छे मान्छे नै काट्नपछि पर्दैन मान्छे हो है मान्छेले पैसालाई यति प्रिय बनायो कि आफ्ना आफ्नै चिन्ह छोड्यो प्रकाश बस्नेत गफाडीजीको यो मुक्तक मुक्तकार प्रकाश बस्नेत गफाडीजीले यो मुक्तक सँगसँगै आफ्नो ठेगाना छुटाउनु भयो लेख्न प्रकाशजी तपाईँले पठाउनुभएका अन्य धेरै मुक्तकारहरू हामीसँग सुरक्षित छन् अर्को पाला अर्को पाला म कार्यक्रममा जोड्दै जानेछु कार्यक्रममा मुक्तक नै बोलौँ श्रोता मसँग मुक्तक छ जनक सिक्देलजीको कोही कसैलाई अमृत पिलाइ निम्ता गरिँदैन कोही कसैलाई अमृत पिलाइ निम्ता गरिँदैन मृत्यु सबैलाई न्याय दिलाई निम्ता गरिँदैन बाँच्दा राम्रो गरे मर्दा मानव सागर उर्लिनेछ जन्ती जस्तो मलामीलाई निम्ता गरिँदैन जन्ती जस्तो मलामीलाई निम्ता गरिँदैन यो गजबको मुक्तक जनक सिगदेलजीको कोड साथ अत्रौली उहाँको खर हो त्यसै गरेर श्रोता मसँग अर्को मुक्तक छ केशव शाहीजीको आउँछ तिम्रो याद होरी बनेर सम्झिएर जान्छ आउँछ तिम्रो याद होरी बनेर सम्झिएर जान्छ सहनै नसक्ने गरी मुटुमा चोट दिएर जान्छ को छ को छ जिन्दगीमा हेर्दै जानु एक दिन पत्थर पत्थर हो बुझ्नु नौनी पग्लिएर जान्छ पत्थर पत्थर हो बुझ्नु नौनी पग्लिएर जान्छ यो रसिलो मुक्त केशव साईजीको रा दैले उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ अर्को मुक्तक म जोड्छु कार्यक्रममा मसँग मुक्तक छ कृष्ण कुँवरजीको कहिल्यै छुटिन नसक्ने पल हुनेछ कहिल्यै छुटिन नसक्ने पल हुनेछ एक आपसमा प्यारको हलचल हुनेछ साथीहरू त अनेक थरीका हुन्छन् यहाँ जो सधैँ साथ दिन्छ त्यही असल हुनेछ जो सधैँ साथ दिन्छ त्यही असल हुनेछ कृष्ण कुँवरजी बजाङबाट आउनुभयो अर्को मुक्तक श्रोता मसँग गोविन्द काफले मुक्तिजीको भोलि पनि पक्कै सूर्य उदाएकै बिहानी हुनेछ भोलि पनि पक्कै सूर्य उदाएकै बिहानी हुनेछ तोपारी डाँडाले क्षितिजमा आकाश छुनेछ संसार बदलिँदा मेरो देश बदलिएन भन्दै न्यौली सरी उही भ पोख्दै जङ्गलमा रुनेछ न्याउली चरी उही बह पोख्दै जङ्गलमा रुनेछ गोविन्द काफले मुक्तिजी चिरी पानी पाल्पा हाल कुबेतबाट यसो हुँदा गीता काफले अम्बिकाजी चिरी पानीबाटै पाल्पाबाटै यसो भन्नुहुन्छ मुक्तकमा फाटेको मन मनैले सिएर त हेर फाटेको मन मनैले सिएर त हेर व्यस्ततामै जिन्दगी जिएर त हेर नहुने र नसकिने के नै पो छ र यहाँ गर्छु भने मनमा अठोट लिएर त हेर गर्छु भने मनमा अठोट लिएर त हेर गोविन्द काफले मुक्ति र गीता काफले अम्बिकाजी सँगसँगै आउनुहुन्छ हामीहरू समक्ष यसरी नै पाल्पाबाट खुसी लाग्छ अर्को मुक्तक मसँग छ श्रोता एम कुमार गोर्खाजीको आफ्नो नामको पछाडि उहाँले गोर्खा भनेर उपनाम राख्नुभएको छ एम कुमारजीको मुक्तक अबको क्रममा तपाईँहरू समक्ष श्रोता हर कार्यमा स्वार्थ नै लक्ष्य भइआएको छ हर कार्यमा स्वार्थ नै लक्ष्य भइआएको छ आम जनतालाई सधैँ ढाँड्दै गीत गाएको छ जति बेला पनि गोजी भराउन व्यस्त भई हर सुविधाहरू एक्ला एक्लै खाएको छ हर सुविधाहरू एक्ला एक्लै खाएको छ एम कुमारजी पहिलोपटक आउनुभयो हामीहरू समक्ष बटिया मारी विश्वनाथ असमबाट यसरी नै आउँदै गर्नुहोला एम कुमारजी हाम्रो कार्यक्रममा अब भने श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग चन्दा देवी बिरहीजीको मुक्तक रहेको छ डडेलधुरा उहाँको घर हो चन्दा देवी बिरहीजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता मन यो चोरी हुँदा बेग्लै संसार लाग्दो रहेछ हो नि मनी यो चोरी हुँदा बेग्लै संसार लाग्दो रहेछ उसकै यादमा हराएर बोक प्यास भाग्दो रहेछ प्रेमको सुन्दर संसारमा उनकै यादमा डुबेपछि अनौठो ती चाहहरू मनभित्र जाग्दो रहेछ अनौठो ती चाहहरू मनभित्र जाग्दो रहेछ चन्दा देवी विरहीजीका सँगै यो गीत मैले तपाईँले समक्ष राखेँ श्रोता मुक्तकमाला तपाईँहरू नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने तपाईँले हामीलाई फुर्सदमा जुनसुकै बेला समय निकालेर पनि सुन्न सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ या तपाईँले मदन भण्डारी भनेर सर्च गर्नुभयो भने मेरो फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ मैले हरेक हप्ता कार्यक्रमको एउटा लिङ्क त्यहाँ छोड्ने गर्छु त्यही लिङ्क क्लिक गरी तपाईँले कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै गरेर तपाईँले रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot com त्यस्तै चुकप्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W dot dot com visit गरी त्यहाँ पनि भेटाउन सक्नुहुन्छ कार्यक्रममा अब भने श्रोता बेला भएको छ सवाल जवाफ मुक्तकको सवाल जवाफ मुक्तकमा सधैँ चाहिँ मलाई साथ दिनको निमित्त टिका पोखरेलजी आइसक्नु भएको छ यो पालिको सवाल जवाब पनि हामीलाई सरु बस्नेतजी र उदय राज अधिकारीजीले लेखेर पठाउनु भएको छ सरु बस्नेतजीका मुक्त खराबहरूमा तपाईँले टिकाजीको स्वर सुन्न सक्नुहुन्छ त्यस्तै उदय राज अधिकारीजीका मुक्त खराबहरूमा मेरो स्वर सुन्न सक्नुहुन्छ थोरै माया पिरतीको कुरा मिठो कुरा हामी सवाल जवाफमा आऊ पनि गर्नेछौँ सुरु गरौँ है टिकाजी सवाल जवाफ र सवाल जवाफ हामी सुरु गर्दैछौँ सरु बस्नेतजीको मुक्त खरपहरूबाट उहाँहरूले सम्पर्क ठेगाना भने छुटाउनु भएछ सवाल जवाफमा मैले भेटिन क्षेम चाहन्छु सरजीको मुक्तक सँगसँगै सवाल जवाफ यसरी सुरु हुन्छ नचाहे रे पहिलो माया टुटेर जाने हो कि नचाहे रे पहिलो माया टुटेर जाने हो कि सिसा झैँ पवित्र बन्धन फुटेर जाने हो कि किन यति निर्दय बन्दैछौ धागो मायाको कतै सहजै चुटेर जाने हो कि धागो मायाको कतै सहजै चुटेर जाने हो कि बुढो भयो भन्दै सबले चेप्न थाले पुन्टी बुढो भयो भन्दै सबले चेप्न थाले पुन्टी जिस्क्याउँदै मेरो बाटो छेक्न थाले फुन्टी रिसाको छैन यही वैशाखमै बिहे गरौँ सोचेको नामर्द नै छ कि भन्दै हेप्न थाले फुन्टी जिस्क्याउँदै मेरै बाटो छेक्न थाले फुन्टी लगनगाँठो कसिने दिन आयो भन्छन् बरै लगनगाँठो कसिने दिन आयो भन्छन् बरे केटीहरू खुसीको पल छायो भन्छन् बरे म त पिरैले मर्ने के गरौँ कसो गरौँ भने वैशाखको महिनाले के गरायो भन्छन् बरे वैशाखको महिनाले के गरायो भन्छन् बरे मेरो घर झर्ने रहर छैन र तिमीलाई मेरो घर झर्ने रहर छैन र तिमीलाई सँगै बाँच्ने मर्ने रहर छैन र तिमीलाई मलाई त गाली गर्दै थियो अघिसम्म वास्तवमा बिहे गर्ने रहर छैन र तिमीलाई वास्तवमा बिहे गर्ने रहर छैन र तिमीलाई तिमीसँग भए त बिहे गर्थे होला म तिमीसँग भए त बिहे गर्थे होला म घाउमा तिम्रो मलम भर्थे होला म हात माग्न आउँछौ भने खुसी साथ यताबाट त्यता चाँडै झर्थे होला म यताबाट त्यता चाँडै झर्थे होला म ठिक सानो वैशाखमा नि माग्नलाई आउँछु म ठिक सानो वैशाखमा नै माग्नलाई आउँछु म दुवैजना सँगसँगै लाग्नलाई आउँछु म दिए देलान संस्कारलाई जोगाउने हो हेर प्यारी नत्र भने तयार हौ सानी भाग्नलाई आउँछु म नत्र भने तयार हौ सानी भाग्नलाई आउँछु म भागेर त कदापि हेर जान सक्दिन प्रिय भागेर त कदापि हेर जान सक्दिन प्रिय अरूको तितो गाली खान सक्दिन प्रिय बरु जसरी डोली लिएर आऊ पर्खुला बा आमाको सपना उडाई लान सक्दिन प्रिय बा आमाको सपना उडाई लान सक्दिन प्रिय आखिरमा तिमीले पनि धन गन्छ्यौ भने आखिरमा तिमीले पनि धन गन्छ्यौ भने तिमी पनि जस्तो संसार उस्तै बन्छ्यौ भने यस्तै हुनै स्वार्थीहरू एउटा न्यु झिक्छन् थाहा थियो मलाई तिमीले पनि यस्तै भन्छौ भने थाहा थियो मलाई तिमीले पनि यस्तै भन्छौ भने त्यस्तो मैले किन भने थिएँ तिमीलाई त्यस्तो मैले किन भने थिएँ तिमीलाई लाखौँमा एक नै गने थिएँ तिमीलाई अनर्थ नसोच उदय तिम्रै त हुँ म भित्रभित्रै कतिले खने थिए तिमीलाई भित्रभित्रै कतिले खने थिए तिमीलाई तिम्रो दिमागमा एक तनमा एक देख्दैछु अचेल तिम्रो दिमागमा एक तनमा एक देख्दैछु अचेल साँच्चै टाढा हुँदा एक आफ्नोपनमा एक देख्दैछु अचेल तिमी बाँकी यस्तै हो कि मलाई यस्तो लाग्दैछ खै तिम्रो बोलीमा एक अनि मनमा एक देख्दैछु अचेल तिम्रो बोलीमा एक अनि मनमा एक देख्दैछु अचेल मैले पनि सारा जीवन तिमीलाई सुम्पेकी छु मैले पनि सारा जीवन तिमीलाई सुम्पेकी छु यो तन अनि यो मन तिमीलाई सुम्पेकी छु तिमी मेरो म तिम्रो एउटै घरमा बस्छौला नि जोबन मेरो तिम्रै धन तिमीलाई सुम्पेकी छु जोबन मेरो तिम्रै धन तिमीलाई सुम्पेकी छु तिमी साथ दिन्छौ भने सागर तर्छु सानो तिमी साथ दिन्छौ भने सागर तर्छु सानो तिम्रो सिउँदो पहिलो लगनमै सिन्दुर भर्छु सानो सच्चा प्रेम नै गर्छौ नि त कि छ केही मनमा भुल्देऊ विगत यही वैशाखमा बिहे गर्छु सानो भुल्देऊ विगत यही वैशाखमा बिहे गर्छु सानो बिर्सने छन् साराले पुराना प्रेमका कथा यति छ यति मिठो दिउँला तिमीलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु सधैँ सधैँ तिमी मेरी माया बनी आउनु आउनु यति सखो यति मिठो जिउला तिमीलाई माया बिर्सने संसारले पुराना प्रेमका कथा सरु बस्नेतजी र उदयराज अधिकारी बीचको सवाल जवाब मुक्तक सँगसँगै श्रोता यो गीत हामीले तपाईँहरू समक्ष राख्यौँ कार्यक्रम मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू अनि म तपाईँहरूकै मुक्त खरबहरू लिइरहेको छु फुपू बेचेका उदाहरण मामा बेचेका उदाहरण फुपू बेचेका उदाहरण मामा बेचेका उदाहरण इज्जतसँगै गुन्यो चोली जामा बेचेका उदाहरण स्वार्थी यो समाजमा अचेल प्रशस्तै पाइन्छन् पैसाको निम्ति बाबा आमा बेचेका उदाहरण पैसाको निम्ति बाबा आमा बेचेका उदाहरण ओहो हो यो छुने मुक्तक मोहन सिंह घरती मगर्जीको बागचौर नगरपालिका दुई थारमारे सल्यानुवाको घर हो मोहन सिंह घरती मगर्जी निकै पहिलेबाट हामीहरू समक्ष यसरी नै आउनुहुन्छ मिठो माया बोकेर आउनुहुन्छ अर्को मुक्तक म कार्यक्रममा जोड्दैछु श्रोता मसँग मुक्तक छ केशवलाल जोशीजीको भित्री चोट देखिँदैन तर छाया मुहारमा छल्किन्छ यो भित्री चोट देखिँदैन तर छाया मुहारमा झल्किन्छ यो आगो समान हुन्छ मनको चिन्ता भित्र भित्रै सल्किन्छ यो लुकाएर लुक्दैन यो जतिसुकै गहिराईमा दबाए पनि कुनै न कुनै बाहनामा आँसु बनेर आँखाबाट छल्किन्छ यो कुनै न कुनै बाहनामा आँसु बनेर आँखाबाट छल्किन्छ यो यो मुक्त केशवलाल जोशीजीको पहिलोपटक हुनुपर्छ है केशवजी तपाईँ हामीहरू समक्ष आउनुभएको उहाँले आफ्नो सम्पर्क ठेगाना लेख्न छुटाउनु भएछ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ लक्ष्मी स्मृतिजीको एकपल्ट होइन बार बार आउँछन् एकपल्ट होइन बार बार आउँछन् पत्याइ नसक्नुका समाचार आउँछन् यता समातियो चोर कारवाही हुन्छ कि उताबाट छोडिदेऊ वचन उधार आउँछन् पत्याइ नसक्नुका समाचार आउँछन् लक्ष्मी स्मृतिजी यसरी विराटनगर छबाट हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक वसन्त हरियालीजीको मसँग छ श्रोता सराब पिलाइदिन्छु चिया पिलाइदिन्छु ओहो सराब पिलाइदिन्छु चिया पिलाइदिन्छु हुने भए नि म चिया चिया पिलाइदिन्छु त्यति स्वादिलो त नहोला मेरो यो रगत पिउँछस् भने ए दुनियाँ पिलाइदिन्छु पिउँछस् भने ए दुनियाँ पिलाइदिन्छु बसन्त हरियालीजी बजगाउँ आछाम उहाँको घर हो हाल पुना भारतमा हुनुहुँदो रहेछ अर्को मुक्तक मसँग छ श्रोता प्रकाश श्रेष्ठजीको आफ्नै देशमा रोजगार हुनुपर्छ अब आफ्नै देशमा रोजगार हुनुपर्छ अब म त यस्तै भन्छु सरकार हुनुपर्छ अब विदेशीहरूको पीडा मध्यनजर गरी छाती कले चिरफार हुनुपर्छ अब छाती कलेजु चिरफार हुनुपर्छ अब प्रकाश श्रेष्ठजी राजपुर नौ दाङका मुक्तकार उहाँ साउदी अरबमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ श्रोता दुखी विकासीको जिन्दगी यो भुमरीको नाम भइसक्यो जिन्दगी यो भुमरीको नाम भइसक्यो सुख शान्ति कुञ्चरीको नाम भइसक्यो पाउ मोल बिन्ती गर दुई छाक खानलाई गरिबी साँच्चै चाकरीको नाम भइसक्यो गरिबी साँच्चै चाकरीको नाम भइसक्यो दुखी विकासी पालङटार गोर्खाका मुक्तकार यसरी आउनुभयो हामीहरू समक्ष अब नि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला मसँग निलिमा शर्माजीको मुक्तक रहेको छ बनियानी झापा उहाँको घर हो निलिमा शर्माजीको मुक्तकराबरसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता तिम्रो दर्शन गर्न मन्दिर धाएकी कि होइन म तिम्रो दर्शन गर्न मन्दिर धाए कि होइन म पहिलो भेटमै तिम्रो खातिर मुस्कुराए कि होइन म म त केवल नारी हुनुको पहिचान जोगाउँदै थिएँ दुई चार शब्दको तारिफ पटुल्न सजाए कि होइन म पहिलो भेटमै तिम्रो खातिर मुस्कुराए कि होइन म म धरती त्यो भिकुटी हुँ तारा बनेर उदौन सक्ने मलाई गर्व छ गर्व छ मना नारी हूँ शर्माजीका मुक्त खरबहरूसँगै तपाईँले यो मिठो गीत श्रोता सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्चको किलो कार्यक्रम मुक्तक मालामा तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा रसिला गुलिया मुक्तक लिँदा लिँदै कार्यक्रमको समय सकिन लागेको सङ्केत म पाइरहेको छु तपाईँहरूले पठाउनुभएका अन्य धेरै मुक्त खराबहरू हामीसँग सुरक्षित छन् हामी आउँदो बसाइमा पक्कै जोड्दै जानेछौँ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन भयो प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ माला at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तक माला भनेर सर्च गर्नुभयो भने हाम्रो फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्तकरबहरू प्रतिक्रियाहरू राख्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि धेरै धन्यवाद र विशेष मलाई सवाल जवाफमा साथ दिनुभयो टिकाजीलाई पनि धेरै धेरै धन्यवाद कार्यक्रमबाट आजलाई भने म मदन भण्डारी छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्तक सुन साइली मौला सुन साइली साइली चालिस कतेसी रमाउ